कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम लोक झङ्कार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार के बसालाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कार के लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रममा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ गर्छौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो सोमबारे बसाइमा भने भर्खरै बजारमा आएका लुकदुहरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लुकदुहरी भाकालाई हामी अब कार्यक्रममा स्थान दिन्छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु प्रदीप त्रिपाठी अनि पूजा गुरुङको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका सोध्छु कहिले कहिले यो सुमधुर भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थुलो पाँच मेघाज ले भन्छन् एक कान्छा दुलैले सकेसम्म राम्रैले दुलैले सोध्छु कहिले कहिले गर्छु कहिले कहिले नराम्री हेर्दिन हेर्दैन कस्तो खेती पाउँदै हो जिन्दगीमा मैले कान्छा झुलैले सकेसम्म राम्रैले झुलैले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन हुँदैनन् कस्तो त्यति पानी हो जिन्दगीमा कस्तो त्यति पानी हो जिन्दगी भइहाल्ने राम्री पहिल्यै अर्काकै भइहाल्ने सोध्छु कहिले कहिले ऐनामा हेरेर सोध्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो केटी पाउने हो जिन्दगीमा मैले राम्रीमै गइहाल्ने राम्री पहिल्यै अर्काकै भइहाल्ने सोध्छु कहिले कहिले ऐनामा हेरेर ऐनामा हेरेर सोध्छु कहिले कहिले निकै नै रमाइलो लोकदोरी भाका थियो प्रदीप त्रिपाठी अनि पूजा गुरुङको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथी राख्नु भएको छ डब्लु लगन गरेर र पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका जोड्ने बेला भएको छ फेरि भने कुलेन्द्र विक्क अनि पूर्णकला विषीको हामीले माया लाइसकेका छौँ यो लोकदोरी भएकोपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण एक सय चार ठुलो पाँच समयका र कार्यक्रम लोकझङ्कारको सँगै रहनुहोला thank you भनेर बाचा कसम खाइसकेका छौँ म देखा देख मलाई साटियो एकाएक हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ खुवाउने हुने गरी चोखो मायालाई सकेका छौ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ सबै राशिष्ट यो संसारै तिमीको तृष्णा हामीले मायालाई साटेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई साटेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको वान टेन सिसीको वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache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 सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर नाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि चार यो एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कार व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ र आजको यो कार्यक्रममा नयाँ नयाँ लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिइराखेका छौँ तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु रामजी खान अनि ठिकापुनको सुमधुर आवाजमा सजिएको लोकदोहोरी भाका ठ्याक्कै जोडी सुहाउने सुदूर पश्चिम पनि डुलियो हाय हाय हाय पूर्व पानी झुले हजुर पश्चिम पानी झुलियो यति राम्री माया देख्दा सबै कुरा भुलियो मनको इच्छा मेटियो काली पनि देखियो गोरी पनि देखियो काली पनि देखियो जोडी सुहाउने बल्ल भेटियो ठ्याक्कै जोडी सुहाउने बल्ल भेटियो निकै नै मिठो लोकदोरी भाका थियो रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिजेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद रेतिन्जेलसम्म मेरो आवाजलाई रेडियो श्रेड्समा पुर्याउने प्राविधिक कक्षका मित्र राजप्रति पनि निकै आभारी छु र तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि मिस्कल नाहान सञ्जय नाथ र पूर्णिमा सेनको लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कार के बसाईबाट उजेल पर्छु नमस्कार ओहो फेरि नि फोन गर्यो यसनी गर्छैन छैन त्यो बानी छिनछिनमा वैकाली मिसिकल नहान छेवैमा भाउछन् साह्रै गराउँछन् आउँछु म भेट्नलाई टेन्सन नमान फेरि नि फोन गर्यो भेट्नलाई क्यान्सर नमाना गराउँछन् आउँछु म भेट्नलाई क्यान्सर नमाना आजको दर्पण होला